इभेन्ट्सका बारेमा पनि यहाँलाई जानकारी दिनेछौँ एकदमै फ्रेस र अफकोर्स uh, यो कार्यक्रम यहाँले वान वान पोइन्ट एट मेगाजमा पोखरा नेपालगञ्ज र धनगढी वरपरका क्षेत्रमा नाइन्टी सिक्स पोइन्ट वान मेगाजमा नेपालका विभिन्न भूभागमा र W W W dot radio Kantipur dot com login गरेर यहाँले विश्वभरि नै इन्जोय गर्दै आइरहनु भएको छ त्यसको क्रममा यहाँलाई जानकारी दिइहालौँ कि आजभोलि एसएमएस भोटिङ निकै नै प्रसिद्ध पनि रहेको छ र यहाँले त्यो नेपाली चलचित्रका अनुरागीहरूले एकदमै माया गर्दै पनि आउनु भएको छ आज पनि एसएमएसको श्रृङ्खला त जारी रहनेछ र यो कुरा पनि जानकारी दिइहालौँ कि आज एकदमै महिनाको एकदम एकदम पहिलो यो बुधबार भएको कारणले गर्दाखेरि भाद्र महिनामा आजबाट नै हामीले एक्सक्लुसिभली इन्ट्रोड्युस गर्न लागेका छौँ हाम्रो star on the red carpet को बारेमा यहाँलाई जानकारी दिन लागेका छौँ त्यसैले पनि यहाँहरूले त्यो पनि अपेक्षा गरिनु भएको होला तर अब स्टार अन द रेड कार्पेटका विषयमा अझ पनि बढी कुराहरू जानकारीहरू समेटेर अझ राम्रो ढङ्गले तयारी गरेको यो प्रसङ्ग हामी एकैछिन एउटा छोटो कमर्सियल ब्रेकपछि यहाँलाई सुनाउनेछौँ एकदम प्रतीक्षामा रहनुहोला र त्यस पछाडि एसएमएस गर्न तयार हुनुहोला किनभने स्टार अन द रेड कार्पेटसँग सम्बन्धित नै रहनेछ आजको यो भनौँ प्रश्न र त्यसमा आधारित रहेर यहाँले एसएमएस गर्नुपर्ने हुन्छ र थ्रु आउट द मन्थ महिनाभरि नै हामी स्टार अन द रेड कार्पेटको रूपमा जुन नेपाली चलचित्रका नायक नायिकाहरूलाई सम्मान गर्ने यो परिपाटीलाई हामीले अगाडि बढाएका छौँ स्टार यो स्टारलाई रेड कार्पेटमा राखेर त्यसको क्रम जारी रहनेछ तर त्योभन्दा अगाडि यहाँले अवश्य पनि आजको कार्यक्रमलाई डोन्ट गो एनीवेयर एज किनभने अफकोर्स हाम्रो यो हाइलाइट्सको बारेमा अथवा हेडलाइन्स हामीले जुन तयार पारेका छौँ त्यो यहाँले सुन्नै पर्ने हुन्छ त लागौँ आज सबभन्दा पहिले कार्यक्रम बायोस्कोपका मुख्य आकर्षणहरूतर्फ हेलो म रेखा थापा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो जगतमा एक पृथक धारको कार्यक्रम भाइसको म त हरेक साता सुन्छु तपाईँ नि कार्यक्रम बाइस्कोपमा आज तपाईँ सुन्न सक्नुहुनेछ पल पलमा चलचित्रमा पुरुष वेश्याहरूले मचाउँदैछन् सनसनी श्याम भट्टराईको नयाँ पेसा भिसिडीको बिक्री निशा अधिकारीलाई आफ्नो अभिनय कमजोर भएकोमा लाग्न थाल्यो फिक्री यो महिनाको चाडपर्वमा पनि जुन्ने भए चलचित्र चाडपर्व खाने दाउ कहिलेसम्म राख्छ निर्माताहरू आफ्नो मनभित्र फर्स्ट लभको गीतले जितेन श्रोताको मन दीप र नाइ नबन्नु लका गीतकै बाइस्कोपमा छिडन्त ओके त त्यो थियो हाम्रो एट्र्याक्सन आजको यो कार्यक्रमको एकदम गिमिक र यो अवश्य पनि सुन्नका लागि भने स्टे ट्युन हाम्रो एकदमै कार्यक्रम सुनेर बसिरहनु होला र अब लागौँ हाम्रो एज युजुअल हाम्रा फ्रेस सेगमेन्टहरू जुन रहेका छन् त्यसतर्फ र सबभन्दा पहिला लागौँ करेन्ट गसेपतर्फ करेन्ट गसेप नेपाली चलचित्र क्षेत्रको हट एन्ड ह्यापनिङ गतिविधिको जानकारी उकेश दाहालले निर्देशन गरेको चलचित्र पल यही भाद्र अठार गतेबाट प्रदर्शनमा आउने पक्का पक्की भएको छ रमेश ढुङ्गाना दिलीप रायमाझी सुजाता सितौला लगायतका विभिन्न कलाकारहरूको अभिनय रहेको यस चलचित्रमा महेश खड्काको आकर्षक संगीत रहेको छ चलचित्र पुरूष वेश्याहरूको कथामा आधारित रहेर निर्माण गरिएको छ त्यसैले यसमा निकै धेरै प्रकारका कन्ट्रोभर्सीहरू आएका छन् अथवा यस्तो चलचित्र आज तयार हुनुको अवस्थालाई लिएर पनि थुप्रै कुराहरू आउन थालेका छन् थुप्रै करेन्ट भनौँ न यो रुमर्सहरू जुन चलिरहेका छन् स्क्यान्डल चलिरहेको छ यस विषयमा अब यो भने निर्णायक मोडमा जानेछ यस्ता किसिमका कथाहरू जुन विशेष गरेर वयस्कका लागि मात्र हेर्ने अनुमति दिइन्छ त्यो वयस्कहरूले नै इन्जोय गर्छन् कि अथवा त्योभन्दा साना उमेरकाले पनि इन्जोय गर्छन् भन्ने कुरा पनि अझ दोधारमा नै रहेको छ नायक जीवन लुइटेलले मुख्य भूमिका निर्वाह गरेको चलचित्र नाइ नभन्नु ल यही भाद्र चार गतेबाट प्रदर्शनमा आउने भएको छ विकास आचार्यको निर्देशन रहेको यस चलचित्रमा जीवन लुइटेलका अलावा रिचा सिंह ठकुरी सुमन सिंह लगायत कलाकारको अभिनय पनि रहेको छ यो चलचित्रको भोलि राजधानीको गोपीकृष्ण हलमा प्रिमियर गरिँदैछ हाम्रो तर्फबाट धेरै धेरै शुभकामना छ र यही विषयसँग सम्बन्धित अथवा यही यो सब्जेक्ट अथवा सँग सम्बन्धित रहेको आज एउटा एक्सक्लुसिभ जानकारी जानकारी पनि यहाँले पाउनुहुनेछ त्यो पनि कार्यक्रम सुन्दै रहनुपर्ने हुन्छ जे विशेष गरेर विकास आचार्यको महत्वाकांक्षी प्रोजेक्ट नाइ नबन्नु लगाएका गीतहरू भने हिट भएका छन् यो कुरालाई भने स्वीकार पर्छ अब चलचित्र पनि त्यस्तै हिट हुने हो भन्ने कुरामा निकै नै आशा पनि गर्न सकिन्छ यो समग्र टिमलाई अल द बेस्ट भन्न चाहन्छौँ हामी कार्यक्रम बाइसको तर्फबाट त्यसै गरी यसैबीच कोही मेरो चलचित्र जुन निकै नै भनौँ न यसमा जुन एक प्रकारको ग्ल्यामर प्रदर्शन गरिएको थियो त्यो चलचित्र भने विभिन्न किसिमका यो भाले जुदाई भनेर जुन आज मुख्य कान्तिपुरको खेदोमा नेपाली चलचित्रहरूको भिडन्तको प्रसङ्ग आज जुन फिल्म रिपोर्टर विजय आवाजले ल्याउँदैछन् त्यसैको शिकार पछिल्लो पटक कोही मेरो चलचित्र पनि भएको छ भाद्र चार गतेबाट यसरी प्रदर्शनमा ल्याउने भनिए तापनि अनिश्चितकालको लागि भने यो चलचित्र प्रदर्शनमा आउनको बाट वञ्चित भएको छ अथवा सरेको छ यसको चलचित्र प्रदर्शनको क्रम त अब यस्ता किसिमका जुधाईमा परेका विभिन्न चलचित्रहरूले भोलिका दिनमा कस्तो किसिमको स्थान पाउने हुन् भन्ने बारेमा पनि हेर्न बाँकी छ किनकि चलचित्र बनेर मात्र पनि भएन त्यसको व्यवस्थित तरिकाले भनौँ डिस्ट्रिब्युसन गर्न सकिएन अथवा वितरण र प्रदर्शन गर्न सकिएन भने पनि एक प्रकारको फ्रस्ट्रेसन आउन सक्दछ दर्शकहरूमा यसको बारेमा हामीले एउटा राम्रो रिपोर्ट पनि तयार पारेका छौँ र त्यो रहेको छ हाम्रो कान्तिपुरको खेदो अन्तर्गत महिनाभरि नै हामीले यही चलचित्रको भिडन्तको बारेमा एकदम एक्सक्लु एक्सक्लुसिभली जानकारी दिन्छौँ त्यसैले हाम्रो कार्यक्रम एउटा सिङ्गल कार्यक्रम पनि मिस नगर्नुहोला भन भन्न चाहन्छौँ त यो करण गसेपको यो सिलसिला पछाडि अब लागु एकैछिन हाम्रो exclusive song of the week अथवा भनौँ यो ब्रोडकास्टिङ मिडियाबाट नै हामी जुन सबभन्दा पहिले चलचित्रको गीत बजाउने अवसर पाउँछौँ यो अवसरलाई भने हामीले राम्रैसँग क्यास गरेका छौँ हामीलाई कुनै पनि प्रतिक्रिया छ भने पनि एसएमएस मार्फत पनि यहाँले दिन सक्नुहुनेछ र प्रतिक्रिया दिनको लागि एकदमै सिम्पल प्रोसेस छ यहाँहरूले हामीलाई टाइप गर्नुपर्ने हुन्छ BI that is code for bioscope BI type गर्नुहोस् आफ्नो मोबाइल सेटमा अनि स्पेस दिनुहोस् त्यसै अब आज हामी स्टार अन द रेड कार्पेटसँग सम्बन्धित एउटा एकदम सिम्पल सिम्पल प्रश्न सोध्छौँ र त्यसको एन्सर यहाँले टाइप गर्नुहोस् र स्पेस दिएर नेम एन्ड एड्रेसका साथमा यहाँले हामीलाई टू थाउजन्ड टू ट्रिपल जेरोमा पठाउन सक्नुहुन्छ कुनै पनि सब्सक्राइबर्स चाहे त्यो एनसेलको होस् अथवा एनटिसीको होस् जुनसुकै युटिएल सब्सक्राइबरहरूले पनि यो टू थाउजन्डलाई इन्जोय गर्न सक्नुहुन्छ एन्टरटेन गर्न सक्नुहुन्छ र टू थाउजन्डमा पठाउन सक्नुहुन्छ वेल अब यसको बारेमा म एकैछिन पछाडि जानकारी दिन्छु तर एक्सक्लुसिभ सङ अफ द वेकको रूपमा हामीलाई परेको छ कसले चोर्यो मेरो मन निकै नै महत्वाकांक्षी प्रोजेक्ट रेखा थापाको नायिका रेखा थापाको यो प्रोजेक्टको गीत हामीले आज सर्वप्रथम यहाँहरू समक्ष यो टाइटल ट्र्याकको रूपमा सुनाउने अवसर पाएका छौँ त्यसैले इन्जोय गर्नुहोस् दीपक लिम्बू र अन्जु पन्तको स्वरमा रहेको यो टाइटल ट्र्याक कसले चोर्यो मेरो मन जुन लगभग भनौँ भनेदेखि प्रदर्शनमा आउने पनि पक्का पक्की भइसकेको छ असोज उन्तिस गतेबाट त्यसैले दसैँको अवसरमा एउटा नायिका रेखा थापाको पनि एउटा राम्रो सोभन्य हुन सक्दछ आफ्ना दर्शकहरूका लागि सुरेश अधिकारीको सङ्गीत तथा किरण खरेलको शब्द रचनामा आधारित रहेको यो गीत हिट आउनुहोस् अहिलेको लागि एक्सक्लुसिभ सङ अफ द विकको रूपमा इन्जोय गरौँ exclusive song of the week कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसलं चोर मेरुमन कसलं चोर मेरुमन असल कतै चरीले गाउँछ कतै हावा छम छमाउँछ कतै चरीले गाउँछ कतै हावा छम छमाउँछ चरीको गीतले चोर्यो मन कि कसैको प्रीतले चोर्यो मन कसले चोर्यो मेरो मन कसले चोर्यो कसले चोर्यो मेरो मन कसले चोर्यो बाटेको रोकिन्न आशा इच्छा उड्न थाले छे किन ढमास गबन कसले चोर हो मेरो मन कसले चोर मेरो मन कसले चोर मेरो मन कसले चोर मेरो मन कसले चोर मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो Slamming, slamming, and jamming. Slamming and jamming. Continuous jams. Choice. For more choice, stay tuned to Kantipur FM. Nepal investment ब्याङ्कको स्पेसल डिपोजिट खातामा एघार प्रतिशत ब्याज रे सुन्नुभयो Nepal Investment Bank. Truly a Nepali bank. एनसेलको सुनौलो सौगात जेटीको नयाँ मोबाइलको साथ अब रमाइलो हुनेछ तेस्रो नौ सय उनान्सेमा जेटिईको model number S three zero फाइभको ब्ल्याक एन्ड व्हाइट रु एघार सय उनान्सेमा model number S three one फाइभको कलर मोबाइल सेटहरू यी दुवै सेटमा सिम कार्ड तथा रु उनान्से बराबरको ब्यालेन्स समावेश हुनेछ दुवै ह्यान्डसेटहरू नेपाली भाषामा सञ्चालन गर्न सकिन्छ मूल्यमा अतिरिक्त कर लागू हुनेछ स्वागत छ उत्कृष्ट गुणस्तरको नेटवर्कमा एनसेल नेपालकै लागि तिमीहरूले के खाएछौ किटाणु किटाणु मम्मीले भन्नुभएको साबुनले हात एक मिनटसम्म पर्छ अझै किटाणु जाँदैन सब बिरामी पर्ने भए ए बन्टी तेरो साबुन स्लो छ हो हात धुन एक मिनट होइन केवल दस सेकेन्ड चाहिन्छ एक्टिभ वायुयुक्त Lifebuoy liquid hand wash यसले दिन्छ किटाणुबाट नाइन्टी नाइन पर्सेन्ट सुरक्षा केवल दस सेकेन्डमा super fast hand wash Lifebuoy कुनै डर छैन जसलाई सुनाउनु पर्ने हो उसले सुन्दैनन् गर्ने के तिमीलाई यो फिल्म रेडियोले पाएको मलाई चाहिँ तिमीले पाएको हास्य व्यङ्ग्य र श्रद्धाञ्जलीको सहयात्रा गाई जात्रा हरेक वर्ष चाहिँ यो वर्ष पनि हाँसोको पर्व गाई जात्राको अवसरमा रेडियो कान्तिपुर रेडियो राष्ट्रको प्रस्तुत गर्दछ सप्ताहव्यापी हास्य व्यङ्ग श्रृङ्खला जस्तो खाली भाषण गर्दा कुम हल्लाइरहने रामवरण चाहिँ सोझो तर हँसिया जस्तो सबैलाई राष्ट्रपति भवनमा बोलाइरहने नेपालका प्रसिद्ध हास्य कलाकार तथा व्यङ्ग्यकारहरूका साथमा जात भात र थर गोत्रै बिचको प्रदेश भैँसी गोठालो भन्दा सभासद धेरै भादेश यही भाद्र छ गते आइतबारदेखि भाद्र बाह्र गते शनिबारसम्म हरेक दिन बिहान आठ बजेको कान्तिपुर डायरी पछि सुन्न नबिर्सिनुहोला रेडियो कान्तिपुर गाई जात्रा महोत्सव दुई हजार सडसठी सुने स्वस्थ रहनुहुनेछ नसुने जस्ताको त्यस्तै रहनुहुनेछ लौ साइला दाई बारी बरु खन्दै गरौँला पहिला खाजा खाऊ आज पनि विभिन्न एकदम सेगमेन्टहरू कम्प्याक्टली एकदम खाँदिएका छन् तर एकदम कम्प्लिटली हामी दिन खोज्छौँ हप्ताभरिका विभिन्न नेपाली चलचित्रमा भएका विभिन्न जानकारीहरू र त्यसको क्रममा अब पालो रहेको छ एकदमै बहुप्रतीक्षित star on the red carpet यो महिनामा को हुनुभयो होला त अब यसको बारेमा यहाँहरू पनि इच्छुक हुनुहुन्छ किनकि हामीलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सहभागिता एकदम एसएमएसबाट भइरहेको छ र सयौँको सङ्ख्यामा जुन एसएमएस गर्नुहुन्छ द्याट इज इन्क्रेडिबल एकदम हाम्रो लागि पनि एकदम अमेजिङ छ तर एकदम यहाँले जुन माया गर्नुभएको छ त्यो भने सदा निरन्तर जारी राख्नुहोला किनकि यहाँकै मायाले गर्दा यो चलचित्रले अझ पनि परिष्कृत रूपमा अगाडि फस्टाउने मौका पनि पाउँछ र यो भने यहाँकै भनौँ न मायामा आधारित छ त अब यसैको क्रममा स्टार अन द रेड कार्पेटका विषयमा पनि हामी आज क्वेसन सोध्नेछौँ यहाँहरूलाई त्यसको उत्तर पनि यहाँले एसएमएसबाट दिन सक्नुहुनेछ र यो महिना को रहनुभयो यो हामीले आज भाद्र दुई गते त्यसरी पनि यसलाई एकदमै सस्पेन्स राख्नको लागि यही कार्यक्रमबाट नै रिलिज गर्न पनि खोजेका हौँ त्यसैले लागौँ अब जुन यहाँले प्रतीक्षा गर्नुभएको छ star on the red carpet को हुनुहुन्छ उहाँको समग्र जानकारी हाम्रा फिल्म रिपोर्टर विजय आवाजको यो रिपोर्टिङमा आधारित रहेको नायक जीवन लुइटेल नमस्कार म जीवन लुइटेल रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा यो भाद्र महिनाभरि म स्टार अन द रेड कार्पेटको रूपमा रहनेछु चार वर्षको आफ्नो नेपाली चलचित्रको अभिनय यात्रामा आधी दर्जनभन्दा बढी चलचित्रको अभिनयको क्रममा यसपटक मद्वारा अभिनीत चलचित्र नाइन भन्नु ल यही भाद्र चार गतेदेखि नेपालभर एकैसाथ यहाँहरूले हेर्न सक्नुहुनेछ जुनको दिन्छु पनि भन्न सक्दिनँ मेरो बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने कृपया हरेक बुधबार बिहान दस बजेको कान्तिपुर पछि प्रसारण हुने कार्यक्रम बायोस्कोप अवश्य सुन्नुहोला मेरो प्रोफाइल चाहनुहुन्छ भने W dot radio Kantipur dot कममा लगन गर्नुहोला प्लिज नाइन भन्नु ल म एउटा खुला किताब हुँ तिमीले पनि पढे हुन्छ म एउटा खुल्ला किताब हुँ तिमीले पनि पढे हुन्छ अरूले जस्तै पढेपछि पन्नाहरू च्याते हुन्छ आफ्नो गोप्य कुरा भन्नुहोस् भन्दा जीवनले यो सायरी सुनाए सायरीसँगै उनले यही हो आफ्नो गोप्य कुरा भन्दै मिठो मुस्कान दिए यो महिनाको लागि रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा स्ट्रार अन द रेड कार्पेटको रूपमा रहेका नायक शिवन लुइटेल यो संसारलाई खुल्ला रूपमा बुझ्नु पर्दछ भन्छन् विक्रमसम्म दुई साल भाद्र पच्चीस गते इन्द्रपुर मोरङमा जन्मिएका लुइटेल मिठेल हाल कलंकी चौध काठमाडौँमा बसोबास गर्छन् महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट कमर्समा स्नातक उत्तीर्ण गरेका जीवनले तिर्खा नामक भिडियो फिल्मबाट आफ्नो चलचित्र यात्रा आरम्भ गरेका हुन् माता मीरादेवी लोइटेल र बुबा यज्ञ लोइटेललाई आफ्नो आदर्श मान्ने यी नायकले हालसम्म नौवटा चलचित्रमा अभिनय गरिसकेका छन् आफूले अभिनय गरेको चलचित्रमा यही भाद्र चार गतिबाट प्रदर्शनमा आउन लागेको चलचित्र नाइ नभन्नु ल उनलाई निकै मनपर्छ उनको मनपर्ने निर्देशक विकास आचार्य हुन् उनलाई स्काई ब्लू ब्राउन र व्हाइट रंग खुबै मनपर्छ समयसँगै चल्न सक्ने आफ्नो बानी र जिज्ञासु स्वभाव आफ्नो मनपर्ने बानी हो जीवन भन्छन् चाँडै भावुक हुने बानी मलाई मन पर्दैन आफ्नो मन नपर्ने बानीको बारेमा जीवनले खुलाए जीवनलाई आफ्नो अङ्गमा नाक खुबै मनपर्छ नाक मन पर्नुको पनि आफ्नै कारण छ पृथ्वीनारायण शाह नामक चलचित्रका लागि पृथ्वीनारायण शाहको भूमिकामा उनी चार सय छयत्तर जनाबाट छानिएका रहेछन् कारण उनको नाक पृथ्वीनारायण शाहको जस्तै भएर उनलाई आफ्नो मन नपर्ने अङ्ग छैन रहेछ आजभन्दा चार वर्ष अघि अञ्जली शर्मासँग लभ त्यसपछि एरेन्ज म्यारेज गरेका जीवन ले हालसम्म सन्तानका बारेमा सोचेका छैनन् ईश्वरमा विश्वास गरे जीवन नायक नबनेको भए कवि साहित्यकार बन्छु भन्छन् रिस उठेको बेला उनी किताब पढ्छन् मनपर्ने उनको जनावर जिराफ हो भने मनपर्ने ड्रेस सुट मनपर्ने खानेकुरामा सुक्खा रोटी दही कालो दाल अनि पास्ता उनले बताए घरमा उनलाई चिया बनाउन मासु पकाउन खुबै मनपर्छ भने मन नपर्ने काम त्यस्तो रहेनछ माछा मासु उनी ठिकै खान्छन् आमदानीका बारेमा उनले खासै खुलाएनन् खाना लगाउन पुग्छ जति आमदानी हुन्छ त्यति नै खर्च गर्ने जीवन सबैभन्दा बढी खर्च सपिङमै गर्छन् उनलाई हिस्टोरिकल मुभीमा अभिनय गर्ने ठूलो शोक रहेछ सिनेमा खेल्नु उनको इच्छा उद्देश्य अनि सपना हो भने फुर्सदमा कविता साहित्य पढ्नु अनि विदेशका सिनेमा हेर्नु उनको रूचि हो यसका अलावा उनलाई संसार नजिकबाट चियाउने रह रहेछ प्रतिस्पर्धा चलचित्र उद्योगमा उनी आफैसँग छ भन्छन् आफू खासै आवेगमा आई नहाल्ने बताउने यी नायक आफूलाई डर नै नलाग्ने बताउँछन् मदिरा सेवन हल्का गर्छन् उनी पहिलो चुम्बनको अनुभव सुनाउँदै जीवनले भने लभ एफेयर हुँदा आजभन्दा पाँच वर्ष अघिको भ्यालेन्टाइन डेमा आफ्नो प्रेमिका र हालकी श्रीमती अञ्जली शर्मासँग अब उनले पाएको अवार्डका कुरा गरौं मिस्टर नेपाल दुई हजार दुई सेलिब्रेटी मोडल दुई हजार पाँच र छ केटीबी फिल्म अवार्ड दुई हजार छैसठीमा उत्कृष्ट नवनायकको अवार्ड उनले पाएका थिए नसिब आफ्नो चलचित्रबाट उनको मनपर्ने नेता प्रदीप गिरी र बिल क्लिन्टन हुन् जीवनलाई तपाईँ आफ्नो सामिप्यमा ल्याउन चाहनुहुन्छ भने G I W N L U I T E L at the rate Yahoo dot कममा भेट्न सक्नुहुनेछ भने फेसबुकमा जीवन लुइटेल नामक फ्यान क्लबमा उनलाई तपाईँ अप टु डेट गर्न पनि सक्नुहुनेछ यो महिनाको लागि रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा स्टार अन द रेड कार्पेटको रूपमा रहेका जीवन लुइटेलको बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने कृपया W W dot radio Kantipur dot कममा लगन गर्न सक्नुहुनेछ ओके त यो जानकारी थियो हाम्रो biography star on the red कार्पेटको रूपमा रहेका जल्दा बल्दा अहिलेका नायक जीवन लुइन्थेल त यसरी हामीले विभिन्न कलाकारहरू जसले वास्तवमा यो अचिभमेन्टको बाटोलाई अगाडि लिएर गइरहनु भएको छ उहाँहरूको सफलतालाई पनि हामीले एकदमै प्रायोरिटी दिएका छौँ र त्यसअनुसार नै जीवन लुइन्थेल अब अहिले एकदमै भनौँ न बहुप्रतीक्षित चलचित्र नाइ नभन्नु ल बाट पनि जीवन लोइटेललाई राम्रोसँग यहाँहरूले भनौँ न इभ्यालुएसन गर्न सक्नुहुन्छ मूल्याङ्कन गर्न सक्नुहुन्छ र त्यति मात्र होइन यहाँले अब फटाफट नायक जीवन लोइटेलसँग सम्बन्धित यो प्रश्नको उत्तर दिएर पनि विभिन्न पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ यहाँले सिम्पल आन्सर दिनुपर्ने हुन्छ अघि न कतिको यहाँले ध्यान दिएर सुन्नुभयो नायक जीवन लोइटेलद्वारा अभिनीत पहिलो भिडियो फिल्म कुन हो त्यो यहाँले उत्तर दिनुपर्ने हुन्छ ओके फटाफट आफ्नो आफ्नो मोबाइल सेट उठाउनुहोस् र बिआई टाइप गर्नुहोस् त्यसपछि स्पेस दिनुहोस् त्यसपछि त्यो भिडियो फिल्म कुन हो त्यो भिडियो फिल्म टाइप गर्नुहोस् अनि स्पेस दिएर नेम एन्ड एड्रेसका साथमा यहाँले हामीलाई टू थाउजन्डमा टू ट्रिपल जेरोमा पठाउनुहोस् फटाफट र कुनै पनि सब्सक्राइबर हुनुहुन्छ भनेदेखि यहाँले एन्टरटेन गर्न सक्नुहुन्छ चाहे त्यो एनसेलको होस् अथवा एनटिसी वा वाट एभर त्यो यहाँले पक्कै पनि पठाउन सक्नुहुन्छ र त्यसमध्येमा विजेताहरूले विभिन्न पुरस्कार पाउनुहुन्छ एउटा त नाइ नभन्नुला चलचित्रको त्यो मिठो जुन गीत सङ्गीतको एल्बम रहेको छ त्यो एल्बम पाउनुहुनेछ त्यति मात्र होइन नाइ नभन्नु ल प्रदर्शनकै क्रममा बीचमा यहाँहरू विजेता भएर आउनुभयो भनेदेखि यहाँहरूले त्यो पनि चलचित्रको टिकट पनि प्राप्त गर्न सक्नुहुन्छ र त्यति मात्र होइन real panoramic view of snow capped more than ten mountains of Nepal panorama view lodge resort Dhulikhel काभ्रेको तर्फबाट तपाईँलाई फ्यामिली प्याकेज पनि प्राप्त हुनेछ वान नाइट स्टेको गोपी कृष्ण मुभी चावेल काठमाडौँको तर्फबाट यहाँहरूले सातवटा विभिन्न हलमा रोजेर डल्बी डल्बी डिजिटल मुभीको आनन्द लिन सक्नुहुनेछ र त्यसै गरी तपाईँलाई हाइवे स्टाइल तपाईँलाई बाइस्कोप स्टाइलिस राख्नको लागि यो विशेष गरेर हेयर डिजाइनर तथा मेकअप आर्टिस्ट निल डेभिडले पनि तपाईँलाई दिनेछन् यो विशेष गरेर एक्सक्लुसिभ मेकअप कुपनको पनि प्याकेज पनि प्राप्त गर्न सक्नुहुनेछ यसमा त्यति मात्र होइन यहाँहरूले अरू पनि पुरस्कार प्राप्त गर्न सक्नुहुन्छ जस्तो यो रिच एन्ड फेसिनेटिङ डेकोरका साथमा भेन्टेज क्याफेबाट पनि डिनर वा लन्च प्राप्त गर्न सक्नुहुन्छ दरबारमा काठमाडौँको तर्फबाट यी सबै पुरस्कार तपाईँका लागि राखिएका छन् त अवश्य पनि त्यो प्राप्त गर्न चाहनुहुन्छ भनेदेखि यहाँलाई यदि उत्तर थाहा छ भने यहाँले फटाफट हामीलाई टू थाउजन्डमा एसएमएस गरेर पठाइहाल्नुहोस् त अब यो जानकारी सँगसँगै अब हामी लाग्छौँ एकैछिन कान्तिपुरको खेदोतर्फ यो खेदोलाई यहाँले सकारात्मक दृष्टिकोणबाट कसरी पनि बुझ्नुपर्ने हुन्छ भने कुन जुनसुकै विषय जुन अलिकति अनुत्तरित छन् वा कन्फ्युजनमा रहेका छन् त्यस्ता विषयहरूलाई हामी जरो सहित निकालेर बाहिर यहाँहरू समक्ष प्रस्तुत गर्छौँ नेपाली चलचित्रमा घटेका विभिन्न घटनाहरूको त्यसमध्येमा यसपटक हामीले ल्याएका छौँ एउटा बडा ब्याड लक मान्नु पर्दछ निकै मेहनत गरेर जुन चलचित्र बनाइन्छन् यसको बजारलाई कतिको ध्यानमा राखिन्छ अथवा डिस्ट्रिब्युटर वा यसको प्रदर्शनको फ्याक्टरलाई कतिको व्यवस्थापन गरिएको छ यो कुरा भने आज खेवस अथवा लथालिङ्गको अवस्थामा रहेको छ नेपाली चलचित्रमा अब यसलाई व्यवस्थापन गर्ने सम्बन्धी आवाज उठाउने मिडियाको क्रम त हो नै तर हेरौँ सम्बन्धित निकायले कतिको यो व्यवस्थापनलाई विचार गर्नेछन् न कि यो भाले जोराईलाई अथवा भनौँ एक आपसमा दाजुभाइकै चलचित्रलाई जुदाएर नेपाली दर्शकहरूलाई पनि एकदमै कन्फ्युजनमा राख्ने र नेपाली चलचित्रहरू पनि आफै कन्फ्युजनमा रहने यो परिपाटी अघि पनि हामीले भनेका थियौँ भाद्र चार गतिबाट एकदमै प्रतीक्षामा रहेको चलचित्र कोही मेरो पनि जुन जसरी प्रदर्शनमा आउन सकेन त्यसका बारेमा पनि हामीले जानकारी दिएका थियौँ भने अब यी र यससँग सम्बन्धित कुराहरू अब हाम्रो कान्तिपुरको खेदो अन्तर्गत यो महिनाभरि नै जारी रहनेछन् के कस्ता फिल्महरू यसरी पीडित रहे वा के कस्ता फिल्महरू एकअर्काको जुधाईमा परे भन्ने बारेमा विजय आवाज हाम्रा फिल्म रिपोर्ट रिपोर्टरले गरेको इन्भेस्टिगेसन एउटा एक्सक्लुसिभ रूपमा कान्तिपुरको खेदो अन्तर्गत कान्तिपुरको खेदो जब संचार माध्यममा बिस्तारै यी गीतहरू बज्न थाल्छन् अनि सबैलाई आभास हुन्छ अब फेरि चाडपर्वले झपक्कै छोप्न थालेछ हामी नेपालीलाई चाडपर्वको यो रमाइलो सरगर्मीले छोप्दै गएपछि मानिस फुर्सदिला हुन्छन् सधैँको दौडधुप टेन्सन अनि थकानबाट मुक्त हुन्छन् र मनोरञ्जनतर्फ आफूलाई अग्रसर बनाउँछन् साथीभाइसँग घुमघाम हाँसी ठट्टा अनि रमाइलो यसरी नै बिताउँछन् आफ्ना दिनहरू नेपाली रमाइलो गर्नको लागि विभिन्न उपायहरू अप्नाउने क्रममा नेपालीका आँखा आफ्नै देशमा बनेको नेपाली चलचित्रतर्फ पनि जान्छ अन्य समय भन्दा चाडपर्वको समयमा चलचित्र हेर्न जान्छन् रे दर्शकहरू चलचित्र बनाउनेहरू यसै भन्छन् हो आदरणीय मित्रहरू चाडपर्व कपलक्क खाने दाउमा थुप्रै निर्माताहरू यसपटक पनि दाउ हेरेर बसेका छन् यिनै चाडपर्वका पछि दौडेका निर्माताहरूको कारणले फेरि पनि भाले जुदाई पर्ने भएको छ चलचित्रको एक आपसमा कि त छैनस् कि म छैन भन्दै लड्ने भएका छन् थुप्रै चलचित्र यसपटकको चाडपर्वमा यति मात्र कहाँ हो र चलचित्र प्रदर्शनका लागि थुप्रै किसिमका प्रविधि भित्रिएका छन् तर पनि अस्त व्यस्त छ चलचित्र प्रदर्शन डिजिटल सिनेमा नेपाल डिसियन क्यूब आमा जस्ता वितरण संस्था जन्मिएका छन् काठमाडौँमा मात्र दुई दुईवटा क्यू सिस्टम छ तर पनि चलचित्रको प्रदर्शन सम्हालिन सकेको छैन चलचित्र कि प्रदर्शन हुन लामो समय लाग्छ कि प्रदर्शन भइहाले पनि जुधेर सबै मर्डर हुन्छन् किन हुँदैछ यस्तो किन जुझ्दैछन् चाडपर्वमा आएर चलचित्रहरू हामी कान्तिपुरको खेदमा यो महिना यही प्रश्नको समाधान खोज्न अग्रसर हुँदैछौ सबैभन्दा पहिला यही भाद्र चार गते राजधानीमा एकसाथ भाले जुदाई गर्न आइपुगेका चलचित्रका कुरा गरौं चार गते तीन चलचित्र एक आपसमा लड्दैछन् विकास आचार्यको निर्देशनमा बनेको चलचित्र नाई र भन्नुल राजधानीका केही सीमित सहित देशभर प्रदर्शनमा आउँदैछ यस्तै आलोक नेमङले निर्देशन गरेको चलचित्र कोही मेरो राजधानीको जय नेपाल सहित केही हल र देशभरका पचास भन्दा बढ़ी हलहरूबाट प्रदर्शनमा आउने भएको छ उता उदय सुब्बाले निर्देशन गरेको चलचित्र कानून राजधानीका विश्वति गंगा सहित एक दर्जन भन्दा बढ़ी हलहरूबाट प्रदर्शनमा आउने भएको छ यसरी हेर्दा राजधानीका केही मल्टिप्लेक्स हलहरूमा यी तीन चलचित्रको लड़ाई पर्ने पक्का छ उता राजधानी बाहिरका शहरहरूमा कोही मेर र नाइन भन्नुका लागि दर्शक बाँडिने कुरामा दुईमा छैन किन यस्तो हुन्छ यति धेरै प्रदर्शनका वितरण संस्थाहरू हुँदा पनि चलचित्र जुझ्ने पर्ने अवस्था किन आएको छ नेपाली चलचित्र उद्योगमा हुने राजनीतिक खेलले यस्तो भएको छ या चलचित्र नै धेरै बनेका कारणले हल नपाएका हुन् यो विषयलाई खोतल्न जरूरी छ गत वर्षको तुलनामा यस वर्ष चलचित्रको जुदाई झनै बढेको पनि देखिन्छ तीज दशैं र तिहार पर्खेर बस्ने निर्माताहरू यसपटक यी चाडबाट अगावै जुझ्न तयार भएको भएको देखिन्छ नेपाली चलचित्रको प्रदर्शनलाई लिएर भएको यो अस्वस्थ प्रतिस्पर्धाले फाइदा कसैलाई पनि गर्दैन यी सम्पूर्ण विषयको खोजी हामी गर्नेछौ अर्को हप्ता कृपया कार्यक्रम बायोस्कोप सुन्ने प्रयास गर्नुहोला हिजो आएर तैँले माथि शासन जमाउनु कति झगडा हुन्छ है आमा यी सिरियलहरूमा त्यही त हेर न अनि कता तिमी लुगा धुन हो आमा लुगा त थुप्रै रहेछ त साबुन कतिवटा छ चाहिँदैन आमा साबुनको जमाना गयो अब त शक्ति बिल छ नि केवल दुई चम्चा शक्ति बिलले यो सबै लुगा सफा गर्छ अनि दाग पनि हटाउँछ अनि महँगो छैन जम्मा अडचालिस रुपियाँमा चार सय ग्राम पाइन्छ ओहो अनि बाँसमा पनि कति मिठो है नयाँ शक्ति बिल दाग मैलो सफा चाट लुगा धुनुहोस् फटाफट अनि शक्ति बिलले ल्याएको छ धेरै राम्रो अफर पनि आठ सय ग्राम शक्ति बिलसँग रु अन्ठाउन्न पर्ने सर्फ एक्सेल सित्तैमा लुकाउनुहोस् भरे पार्टीमा देखेला नि फुलिया कपाल उडाउ उडाउ मौका पाछ उडाउ नउडाएर भो कपाल कालो बनाऊ भन्दा मान्ने होइन अब तिस चालिस मिनट लगाएर कपाल कालो बनाउनु बाहेक आफ्नो टाइम पनि त हुनु पर्यो टाइम छैन भन्नु भन्दा तुरन्त कपाल कालो बनाउने उपाय खोजे पनि त हुन्थ्यो नि अब उपलब्ध छ दस मिनटमै कपाल कालो पार्ने न्यु इन्डिका टेन मिनट्स कपाल पहिले जस्तो सम्पूर्ण कालो नरम र नेचुरल पाउनुहुनेछ न्यू इन्डिका टेन मिनट्स दस मिनटमा डन सधैँ यङ बरसा Lotus and Cream. सब घरको रोजाइ पहिलो स्वादी यस्तो हरेक परिवारको परिकार स्वादिलो सेन्चुरी मसाला जे पाक्छ मिठो पाक्छ दुग्गडको उत्कृष्ट उत्पादन शीतल अनुभूति र दिनभरको ताजापनको लागि अन्त झगडा हुन्छ है आमा यी सिरियलहरूमा त्यही त हेर न अनि कता तिमी लुगा धुन हो आमा लुगा त थुप्रै रहेछ त साबुन कतिवटा छ चाहिँदैन आमा साबुनको जमाना गयो अब त शक्ति बिल छ नि केवल दुई चम्चा शक्ति बिलले यो सबै लुगा सफा गर्छ अनि दाग पनि हटाउँछ अनि महँगो छैन जम्मा अडचालिस रुपियाँमा चार सय ग्राम पाइन्छ ओहो अनि बासमा पनि कति मिठो है नयाँ शक्ति बिल दाग मैलो सफा चाट लुगा धुनुस फटाफट अनि शक्ति बिलले ल्याएको छ धेरै राम्रो अफर पनि आठ ग्राम शक्ति बिलसँग रु अन्ठाउन्न पर्ने सर्फ एक्सेल सित्तैमा एक रुपियाँ उनान्से पैसा कति सजिलो हाम्रो दर एसएल होस् वा अरू कुनै फोन गर्नुहोस् कुरा नेपालभर हिमाल पहाड वा तराईमा देश टिप्ने जहाँ भए नि अटुट सेवाले बाँधि राख्छ जति टाढा गए नि न दुःख न झन्झट न टाउको दुखाइ केही छ सिम्पल छ एनसेलको सजिलो टारिफ नेपालभरिका जुनसुकै टेलिफोन वा मोबाइलमा कुरा गर्नुहोस् प्रति मिनट जम्मा एक रुपियाँ उनान्से पैसामै छिटो गर्नुहोस् उत्कृष्ट नेटवर्कसँगै सजिलो ट्यारिफको फाइदा उठाउनुहोस् एनसेल नेपालकै लागि हामीले सिनेमा बर्फमा ओमकार दास मनिकपुरी अनि यस्तै गरी राजपाल यादव र अन्य कलाकारद्वारा अभिनय चलिरहेछ पिपली लाइफ यस्तै गरी तृष्णा खतरनाक जङ्गल पटाचारा आफ्नो मान्छे आफ्नै हुन्छ first love once upon time in Mumbai र खट्टा मिठा यी सबै फिल्म रोजेर हेर्न सक्नुहुन्छ मात्र तपाईँ हाम्रो हल सिनेमा बर्फमा Whether you're in your car 96.1 Kanchipur FM. Okay welcome back यहाँलाई स्वागत छ कार्यक्रममा कार्यक्रम बाइस्कोप सुन्दै हुनुहुन्छ यहाँहरू कार्यक्रम बाइस्कोप यहाँहरूकै लागि नितान्त तयार पारेको कार्यक्रम हो र कार्यक्रम बाइस्कोपमा यहाँले कुनै प्रतिक्रिया छ भने पनि त्यो प्रतिक्रिया पनि दिन सक्नुहुन्छ कृपया प्रतिक्रिया पनि दिँदै रहनुहोला र हामी अझ पनि पुरस्कृत गरेर परिमार्जित रूपले यहाँलाई एकदमै यो जुन नेपाली रजतपट छ नेपाली चलचित्र छ त्यसका विभिन्न धारहरू विभिन्न आयामहरू अहिले आइरहेका छन् डाइमेन्सनहरू एकातिर भनौँ एक प्रकारको अहिलेका टिनेजर्सहरूलाई पनि फिचर गरेर विभिन्न विभिन्न चलचित्रहरू निर्माण भइरहेका छन् अर्को एउटा पुरानो धार परम्परागत धारबाट यो अहिलेको कन्टेम्पोररी अथवा समकालीन रूपमा आइ आइरहेको चलचित्र पनि छ यसरी हामीले के हेर्छौँ भने जेनेरेसनबाट पनि धेरै मात्रामा प्रभावित भइरहेको छ अहिलेका जुन पछिल्ला चलचित्रहरू बनिरहेका छन् अब यसको क्रममा विभिन्न उदाहरण कोही मेरोदेखि लिएर विभिन्न जो सानो संसारबाट प्रारम्भ भयो त्यस पछाडिका विभिन्न अन्य फिल्महरूलाई पनि लिन सक्छौँ हामी त अब यी सबै कुराहरू पनि हामीले एउटा रिसर्च गर्नुपर्ने विषय बनाएका छौँ तर जुन अहिले आएका विभिन्न नवनायक नवनायिकाहरूले पनि विभिन्न यो ट्रेन्डलाई बुझ्नुपर्ने हुन्छ नेपाली चलचित्रको पत्रकारिताको भाषा के हो र चलचित्र कहाँबाट प्रादुर्भाव भएको छ र हाम्रो समाजमा त्यो कुन रूपले अगाडि बढिरहेको छ भन्ने बारेमा पनि स्वयं नवनायक नवनायिकाहरू अथवा जो पछिल्ला ट्रेन्डमा रहेकाहरूले पनि हाम्रो सामाजिक दृष्टिकोणलाई पनि विचार गर्नुपर्ने हुन्छ र पत्रकारितालाई पनि मर्यादित रूपमा सँगै लिएर जानुपर्ने हुन्छ अब यसैको क्रममा हामीले बेला बेलामा विभिन्न किसिमका रोमाञ्चक कुराहरू नायक नायिकाहरूको देखिरहेका हुन्छौँ जुन नायक नायिकाहरूले दिएका प्रतिक्रियाहरू अथवा नायक नायिकाहरूले आजभोलि जुन पत्रकारहरूलाई बोलाएर हलमा नै प्रिमियर गराउनुपर्ने जुन कुराहरू छन् त्यही कुराहरूले पनि पत्रकार र नायक नायिकाहरूको बिचको सम्बन्धलाई विकास एकातिर गरेको छ भने अर्कोतिर त्यसलाई कसरी लिएर जाने अगाडि भन्ने बारेमा पनि एउटा प्रश्न चिन्ह छ अब आज हामीले एउटा प्रिमियरमा जुन देखेका थियौँ विभिन्न किसिमका भनौँ त्यहाँका घटनाहरू घटनाक्रमहरू त्यसलाई एउटा रोमाञ्चक ढङ्गबाट हामीले जे देख्यौँ यो रेडियो कान्तिपुरको यो अक्षेश्वर महाविहार पुलचोकमा रहेको यो अग्लो डाँडाबाट त्यहाँबाट देखेको कुरा यहाँलाई प्रस्तुत गर्न गरेका छौँ एउटा हाम्रो इन्ट्रेस्टिङ सेगमेन्ट रहेको छ यो कान्तिपुरको कौशीबाट यसमा हामी विभिन्न किसिमका सटारहरू अथवा जे कुरा हामीले देख्यौँ त्यसको स्क्यान्डल्स रुमर्सहरू जे जे हुन्छन् ती कुराहरूलाई प्रस्तुत पनि हुबहु गर्दै आएका छौँ र त्यसको क्रम अब भने रहेको छ यो इन्ट्रेस्टिङ सेगमेन्ट हो र त्यस पछाडि हामी लगत्तै कुराकानी गर्नेछौँ एउटा फिल्म रिपोर्टको मर्ज हुनेछ र त्यसमा हामी कुराकानी गर्नेछौँ जुन एकजना निर्देशकले जुन दस लाख पारिश्रमिक लिए त्यो आफैमा पनि कमेन्डेबल छ यो पारिश्रमिकको क्षेत्रलाई हेर्ने भनेदेखि त्यो हो कि होइन यकिनन यसका बारेमा जे विवादहरू छन् त्यो विवादको पनि आज केही कुराकानीहरू यसमा मर्ज हुनेछ आउनुहोस् यही हाम्रो इन्ट्रेस्टिङ सेगमेन्टतर्फ लागौँ चलचित्र उद्योगमा पनि कसले के गर्छ कसका समाचार कसरी आउँछ भन्न निकै गाह्रो हुन्छ चलचित्रका चलचित्र कर्मीहरूले के गर्छन् उनीहरूको भित्री कुरा के हुन्छ यो भन्न झनै गाह्रो हामीले दुई हप्ता अगाडिको कार्यक्रम बाइस्कोपमा एउटा समाचार प्रसारण गरेका थियौं नेपालमा एउटा चलचित्र निर्देशन गरेर निर्देशकको हातमा खासै रकम नपरेको अवस्थामा एकजना निर्देशक जन्मिए जसले एउटा चलचित्र निर्देशन गरेरै दस लाख हात पारेका छन् उनी निर्देशकको यही विषयको राम कहानी हामी यहाँ प्रस्तुत गर्न खोज्दैछौ सानो पर्दामा गहना र जानकी निर्देशन गरेपछि ठूलो पर्दामा हाम फालेका निर्देशक हुन् श्याम भट्टराई उनले ठूलो पर्दामा हालसम्म मर्यादा र मौसम मात्र निर्देशन गर्न भ्याएका छन् उनै निर्देशक भट्टराईले तेस्रो चलचित्र निर्देशन गरे च्यालेन्ज च्यालेन्ज निर्देशन गरेको पारिश्रमिक उनले निकै चर्को लिए अझ यस्तो भनौं नेपाली चलचित्र उद्योगका लागि यो रकम निकै ठूलो थियो सायद यही भएर पनि होला यो कुरा संचार माध्यममा दरो खुराक बन्यो के साँच्चै श्यामले दस लाख रुपियाँ लिएकै हुन् त च्यालेन्जबाट यस चलचित्रका निर्माता रेश महरठाले दस लाख रूपियाँ श्यामलाई तिरेकै हुन् त यही विषयलाई हामी स्पष्ट पार्दैछौ चलचित्र च्यालेन्जबाट श्यामले आजसम्म एक रूपियाँ पनि पाएका छैनन् रेशले आफ्नो गोजीबाट झिकेर श्यामको हातमा एक रूपियाँ पनि थमाएका छैनन् यस अर्थमा भन्दा श्यामको दश लाख गफ मात्र हुन सक्छ तर श्याम भट्टराई गलत भने छैनन् चलचित्र च्यालेन्जका निर्देशक श्यामले यस चलचित्रका लागि एक वर्षको समय खर्चे यस बापत च्यालेन्जका निर्माता रेसले श्यामका लागि एउटा सिडी खर्चे जसको मूल्य थियो दस लाख हो श्रोतावृन्द श्यामले च्यालेन्जको भिसिडीको अधिकार पाएका छन् रेसले श्यामलाई च्यालेन्जको भिसिडी बेच्ने अधिकार दिएका छन् अब श्यामले उक्त भिसिडी दस लाखमा बेचे भने उनको पारिश्रमिक दस लाख लाख बाह्रमा बेचे भने बाह्र लाख या दुई लाखमा पनि बेच्न सकेनन् भने उनको पारिश्रमिक त्यति नै हुन्छ यसकारण श्यामको पारिश्रमिक कति भन्ने विषय श्यामकै खुबीमा छ निर्देशकबाट उनले कस्तो खुबी देखाए यो त च्यालेन्जको प्रदर्शन पश्चात नै थाहा हुन्छ तर श्यामको पारिश्रमिक कति भन्ने कुरा उनले बेच्ने भिसिडीको मूल्यमा निर्भर छ यसैले अहिले नै यही भनिहाल्ने अवस्था पनि छैन तर पनि श्याम भट्टराईले भिसिडी राम्रो रकममा बेच्न सकुन् भनेर हामी शुभकामना मात्र दिन सक्छौं श्यामको राम कहानी पछि अब लागौं निशा अधिकारीको फर्स्ट लभको अर्को कहानीतर्फ भनिन्छ नमचिने पिङ्का सय झड्का यो उखान अहिले कि अनावश्यक हाउभाव प्रदर्शन गर्ने सेक्सी नायिका भनेर चिन्ने कि निशा अधिकारीको हकमा ठ्याक्कै लागू हुन्छ अलिअलि कोरा अङ्ग्रेजी र अलिअलि कोरा नेपाली बोलेर दुवै भाषाको पूर्ण ज्ञान नभएको स्पष्ट थाहा हुने यी नायिका अहिले आफूलाई निकै नै चञ्चल नायिकाको रूपमा चिनाउन खोजेकी छिन् आफूता र अभिनय चलचित्र फर्स्ट लभको प्रिमियर सोका बेला पत्रकार माझ आफैले आफूलाई बेजेत गरेको चाल नै पाइनन् यी नायिकाले पहिलो पटक नेपाली चलचित्र निर्माण गरेका निर्माताद्वय तथा दोस्रो पटक निर्देशन गरेका सिमे सुनवार यो चलचित्रमा धेरै पक्षमा अनाडी देखिएका छन् पत्रकारहरूलाई चार तीस बजे बोलाएर साँझ सात बजेपछि मात्र कार्यक्रम शुरू गर्नु नै पत्रकारको कुनै काम नै छैन भन्ने बुझ्नु यसका निर्माण पक्षको अनाडीपन हो जय नेपाल चलचित्र घर हात्तीसार बाहिर अस्त व्यस्त रूपमा ककटेल पार्टी थियो अनि भेडा बाख्रा हुलेको जस्तो गरेर बाहिर लबीमा एसी अफ गरेर पत्रकारहरूलाई आधी घण्टा ठिङ्ग उभ्याएको परिवेश बुझ्ने परिपक्व टक्क पत्रकारले सायद नेपाली फिल्मको प्रिमियरमा अब उपरान्त कहिले नजान सक्छन् जे होस् नखरेवाली निशाकै उद्घोषणमा कार्यक्रम नेपाङ्ग्रेजी भाषामा शुरू भयो तर उनले उद्घोषण गरेको आधीभन्दा बढी कलाकारहरू स्टेजमा आएर दर्शकलाई सम्बोधन गर्न सकेनन् कारण एउटै थियो त्यो भेडा बाख्रा चाहिँ हुलमा आफू आफ्नो सिट रिजर्भ गर्न नै उनीहरूलाई धौधौ थियो अन्तत आदि उद्घोषणमै चलचित्र शुरू भयो चलचित्र शुरू भएको लगभग पन्ध्र मिनटपछि बालकोनी तल कुनै सिट नपाउँदा निशा अधिकारी लगायत त्यही चलचित्रका स्टार भना नुहाउँदाहरू हस्याङ फस्याङ गर्दै बाल्कोनीमै माथि आइपुगे त्यहाँ पनि उनीहरूले सिट पाए पो सिट नपाएपछि उनीहरू हो हल्ला गर्न थाले यो सहन नसके केही शुभचिन्तकले उनी लगायत केही साथीलाई अगाडिको सिट छोडिदिए तर संयोगले उनको सिट पछाडि नेपालका केही नाम चलेका पत्रिकाका सम्पादकहरू वरिष्ठ रेडियो टिभी कर्मीहरू बसेका थिए उनीहरू निशाले सेक्स स्क्याण्डलमा चर्चित नायिका नम्रता श्रेष्ठ र उनका केटा साथीहरूसँग मोबाइलमा मागी मागी जिस्केको निहालेर हेरिरहेका थिए र हाँस्दै केही प्रतिक्रिया दिइरहेका थिए तर आफूले हल्ला गरे पनि अरूले शालीन प्रतिक्रिया दिँदा हल्ला ठान्ने छुच्ची निशाले पत्रकारहरूतिर मुन्टो फर्काएर हात जोड्दै कुनै प्रतिक्रिया नदिन आग्रह गरिन् यो सुनेर सबै पत्रकारहरू गलल्ल हाँसे वा निशाजी आफ्नै अतिथि पत्रकारहरूलाई प्रतिक्रिया नगर भन्ने हो भने चलचित्र हेर्न चाहिँ किन बोलाएको त्यसरी आफै हल्ला गर्ने र अरूले हल्ला गरेको सहना नहुने हो भने एक्लै फिल्म हेर्नु नि फेरि कति पत्रकारको हलमा वा हल बाहिर मुक्त हुन सकिन्छ त निशाजी एक त चलचित्र आफैमा द लस्ट अमेरिकन भर्जिनको डिटो कपी हो तपाईँले यसमा गर्भपतनको अप्रत्यक्ष रूपमा भए पनि सन्देश दिनु भएको छ यो चलचित्रमा प्रयोग गरेका भद्दा सम्वादहरूले यो चलचित्र एउटा परिवारका दाजु बहिनी भाइ वा बाबा आमाले सँगै बसेर हेर्न सक्दैनन् चलचित्रले अहिलेका टिनेजलाई घरमै बाजारी केटी ल्याएर यौन सम्पर्क गर्नुपर्छ भन्ने सन्देश दिएको छ अनि के चलचित्र हेरिरहँदा यी र यस्ता विषयमा पत्रकारहरूले प्रतिक्रिया दिँदैनन् त बरु प्रतिक्रिया नै नदिने गरी हृदय स्पर्शी सामाजिक नैतिकता र आचरणको उदाहरणीय चलचित्र रोज्नुहोस् न सबै पत्रकारहरू चुप लागेर बस्ने थिए यस्तै चलचित्र खेल्दै गए यसको सन्देश वास्तविकतामा तपाईँ वा अन्य केही माथि मिल्न गयो भने हाम्रो जस्तो समाजमा त्यसको जिम्मा को अहिले नै बेला नभएको हो कि अझ यस्ता चलचित्र हाम्रो समाजमा देखाउन र खेल्न हुन त चलचित्रमा तपाईँ बाहेक महेश साक्य कर्मा विनय श्रेष्ठ रिचा शर्मा आदि पनि छन् तर एचआईभी एड्सको सामाजिक सन्देश त्यसरी दिइन्न चलचित्र कैयन ठाउँमा चुके पनि श्रावण एक्काइस गतदेखि जय नेपाल लगायत देशभरिका एकाउन्नवटा हलमा प्रदर्शन भएको छ र सुनिन्छ यसको राम्रो व्यापार भएको छ अरे प्राय नकारात्मक सन्देश बोकेको अश्लील चलचित्रहरू विश्व चलचित्र बजारमा सुपर डुपर हिट हुने गरेका छन् तर सामाजिक रूपले त्यस चलचित्रका नायक नायिकालाई कुन रूपले हेरेर आफ्नो हृदयमा छवि बनाएका छन् आम दर्शकले त्यो भने आगामी दिनमा स्पष्ट हुनेछ ओके हो भने हामी फाइनली कार्यक्रमको अन्तमा आइसकेका छौँ र अवश्य पनि यहाँले जुन एकदम ठुलो सहभागिता देखाउनु भएको छ एसएमएस गरेर यसको लागि धेरै धेरै धन्यवाद यहाँलाई जुन हामीलाई लगभग अहिले अन्तिमको क्रममा तिन सय सैँतिसजनाले एसएमएस गरिसक्नु भएको छ र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न विभिन्न श्रोताहरूलाई धेरै धेरै धन्यवाद यहाँहरूलाई र अफकोर्स यहाँले बाहिरबाट पनि प्रतिक्रिया दिन सक्नुहुन्छ र एउटा कुरा के भने बायोस्कोप कार्यक्रममा जे जति पनि प्रतिक्रिया यहाँले दिनुहुन्छ त्यसको उत्तर भने हामी अवश्य पनि आगामी दिनमा खोज्दै जानेछौँ दिनुहुन्छ र एसएमएसबाट मात्र होइन हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ यसबाट bioscope at the rate Gmail dot कममा यहाँले इमेल गर्नुहोला अथवा हामीलाई यहाँहरूले कुनै पनि प्रतिक्रिया छ भनेदेखि अवश्य पनि पठाउन सक्नुहुन्छ हामीलाई पोस्ट बक्स नम्बर चौध हजार तिन सय साठीमा पोस्ट बक्स मार्फत पनि यहाँहरूले पठाउन सक्नुहुन्छ हामीलाई धेरै धेरै धन्यवाद यो जुन एसएमएसको रिजल्ट हामी अवश्य पनि लिएर आउनेछौँ भन्दै अब लागौँ हाम्रो नेपाली चलचित्रका तीनवटा उत्कृष्ट हप्ताभरिका तर्फ त्यसको क्रममा नम्बर थ्रीमा प्रवेश गरौँ नम्बर थ्रीमा एउटा फर्स्ट एन्ट्री परेको छ र यो एन्ट्रीको रूपमा रहेको छ पल पलमा पल पलमा को विषयमा कुराकानी गर्नुपर्दाखेरि यो पनि प्रदर्शनको एकदम क्रममा रहेको छ भाद्र महिनाबाट र निकै नै अपेक्षा गरिएको छ र पल पलमा पनि केही कन्ट्रोभर्सी छ यसका विषयमा हामी कुराकानी गर्नेछौँ वयस्कहरूले हेर्ने मात्र भनिएको चलचित्र के वयस्कहरूले मात्र हेर्ला त भनेको जस्तो अथवा भोलि गएर यसको स्क्यान्डल के हुन्छ कस्तो किसिमको भनौँ न हो हल्लाहरू मचिन्छन् यो बारेमा हामी कुराकानी गर्नेछौँ जानकारी दिनेछौँ प्रमोद खरेलको स्वरमा आबद्ध भएको सुरेश अधिकारीको शब्द रचना अनि महेश खड्काको सङ्गीतमा त्यो अङ्गालो भरिको माया यसपटक न्यू एन्ट्रीमा नम्बर थ्रीमा top three Nepali movie song of the week movie number three अङ्गालो भरिको माया त्यो स्वर्गीय प्रेमको छाया in my त्यसै हाम्रो दुईवटा जुन गीत सङ्गीत रहेका छन् दुईवटा चलचित्रका यिनीहरू भने नन मुभरको रूपमा नै रहेका छन् स्टिल र आफ्नो लोकप्रियतालाई निरन्तर कायम राखेका छन् नम्बर टूमा वान्स अगेन दीपशिखा किन तिमीले यो रहेको छ र अगेन पनि हामीले भर्खर यसका नायकलाई पनि ल्याएका थियौँ कुराकानी गरेका थियौँ स्टार अन द रेड कार्पेटका विषयमा र अमित पहल र मौसमी गुरुङको स्वरमाको नरेश पौडालको शब्द रचना अनि चेतन शर्मा ओके अब पनि कार्यक्रम बाइसकोबाट बिदा माग्नुपर्ने बेला भइसकेको छ र यहाँलाई अब नम्बर वानमा रहेको गीत राख्दै म मर्ने बेला रजना रिमालको स्वरमा रहेको डाक्टर कृष्ण बरालको शब्द रचना निमास खड्काको सङ्गीतमा नाइ नभन्नु ल कस्तो को कि नाइ नभन्नु ल का नायक नै यसपटक स्टार अन रेड कार्पेटको रूपमा नायकलाई कुनै पनि प्रतिक्रिया यहाँले दिन चाहनुहुन्छ भनेदेखि यो अहिले बाहिर अस्ट्रेलियामा भएको प्रिमियर को रूपमा पनि निकै सफलता मचाइसकेको छ यसले र यसको सङ्गीतले त यहाँलाई थाहै छ यो कुरा त यहीँ क्रिस्टल क्लियर भइसकेको छ र नम्बर वानमा रहेको भएको यो गीत यहाँहरू समक्ष राख्दै एसएमएस गर्नुहुने सम्पूर्ण साथीहरूलाई फेरि पनि हृदयदेखि धन्यवाद दिँदै र अवश्य पनि यहाँले पठाउँदै गर्नुहोला प्रतिक्रिया भन्दै कार्यक्रमका प्राविधिक सहयोगी साथी रवि श्रेष्ठलाई हार्दिक धन्यवाद दिँदै फिल्म रिपोर्टर विजय आवाजका साथमा म हेम सुवेदी पनि आजको यो कार्यक्रमबाट बिदा चाहन्छु bye bye have a wonderful day र याद गरौँ नेपाली चलचित्रलाई माया गरौँ thank you very much movie number one It's 11 a.m.